बुलबुल एउटा इरानी चरा बुलबुल दक्षिणमा काला पानीको बेथाले मन पोल्छ दक्षिणमा काला पानीको बेथाले मन पोल्छ उत्तरमा शिखर सगरमाथाले मन पोल्छ म कसरी हाँसु नेपाल आमा रोइरहेका बेला म कसरी हाँसु नेपालमा रोइरहेका बेला सरकारको जवाफ नक्सा के थाले मन पोल्छ उत्तरमा शिखर सगरमाथाले मन पोल्छ सर्वहारा नेपालीको दुई तिहाईको सरकार छ सर्वहारा नेपालीको दुई तिहाईको सरकार छ खोक्रो भाषण राष्ट्रियताको कथाले मन पोल्छ उत्तरमा शिखर सगरमाथाले मन पोल्छ तिम्रो जन्मदिनमा नक्सा केक बनाएर खायौ तिम्रो जन्मदिनमा नक्सा केक बनाएर खायौ पुर्खाले आर्जेको विशाल जेथाले मन पोल्छ दक्षिणमा कालापानीको बेथाले मन पोल्छ उत्तरमा शिखर सगरमाथाले मन पोल्छ सिन्धुपाल्चोक मेलम्ची नौका गजलकार प्रकाश छेत्रीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा सुमधुर सांगीतिक नेपाली गजलहरूका साथमा तपाईँले लेखेर पठाउनुभएका रात्रिगन्थन शैलीका भावनाहरू र तपाईँका गजलहरू लिएर आइपुगेको छु बुढो घर वर्षौं अघि हामी तराई बसाई सरेदेखि माकुरा र मुसाहरूको साम्राज्य भएछ पछाडिपट्टिको पाली भत्किएछ सिकुवाभरि हावाका झोकाहरूले पत्तिङ्गर उडाएर ल्याएछ मानौ सिकुवाले मलाई कहिल्यै बिर्सिएन जहाँ म जन्मे जहाँ म घस्रिन्थेँ जहाँ म खेल्थेँ त्यसै गरी मेरा याद मेट्न छेवैको खाटसँग प्रश्न सोद्धो हो यहाँ मेरो छातीमा रमाउने बालक कत्रो भयो होला नेपाल आउँछ होला ढोकाभरि माकुराहरूले आफ्नो सहर बसाएछन् जस्तो कि उसैलाई हामीले घर छोडिदिएको हो म झुल्ने कोक्रो आज पनि त्यही ठाउँमा झुन्डिरहेको छ सायद उसलाई मेरो बच्चालाई पनि आफ्नो छातीमा टाँसेर झुलाउन मन छ गोठ छेवैमा बाले रोपेको सल्लाहको रुख जवान भएछ उसको आकाश छुने लक्ष्य छ सायद घरपरतिरको धारो सुकेछ जुन धारोको पानी कति सम्झनामा आउँछ यो परदेशको गुम्सिएको तातो मरूभूमिमा जहाँ समुद्रका छालहरू जसरी लस्करी तछाड मछाड गर्दै उम्रने पानी अमलाका बिरुवाहरू उम्रिन छाडेछन् मानौ कि हामी तराई गएदेखि नै उसको बाँझोपन सुरु भएको हो नगर तीन तेलपानी झापा घर भई अहिले युएई बस्दै आउनुभएका रूपक प्रनिलको यो भावनासँगै अब म आजको बुलबुलको पहिलो गजल राख्छु राज सिगदेलको स्वरमा छ संगीत पनि राज सिगदेलको र श्रृङ्गार नगर बोलको यो गजल ईश्वर पौडेलको शब्द हो बात हुन सक्छ बजारभरि नजरको बजारभरि नजरको जमात हुन सक्छ सक्छ सक्छ सिङ्गार नगर आफैलाई घात हुन सक्छ श्रृङ्गार नगर आफैलाई घात हुन सक्छ जल कमी भएपछि परेलीमा परेलीमा परेलीमा परेलीमा परेलीमा रे कति काजल कमी भएपछि दुनियाँलाई जिस्काउने दुनियाँलाई जिस्काउने बात हुन सक्छ सक्छ सक्छ श्रृङ्गार नगर आफैलाई घात हुन सक्छ श्रृङ्गार नगर आफैलाई घात हुन सक्छ छोडी नजर तिम्रो आकाशतिर फर्काउँछौ फर्काउँछौ फर्काउँछौ म पनि नि परे रे म केश छोडी नजर तिम्रो आकाशतिर फर्काउँछौ लजाएर बादलहरू <laughs> लजाएर बादलहरू बर्सात हुन सक्छ सक्छ श्रृङ्गार नगर आफैलाई घाट हुन सक्छ श्रृङ्गार नगर आफैलाई घाट हुन सक्छ बजारभरि नजरको को जमात हुन सक्छ सक्छ सक्छ सिंगार नगर आफैलाई घात हुन सक्छ प्रवासी दीपक परियारले एउटा पत्र लेखेर गजल पनि लेखेर पठाउनु भएको छ उहाँको पत्रसँगै सम्बन्धित हुन्छ गजल र अहिलेको समय सान्दर्भिक प्रसङ्ग पनि छ ठ्याक्कै त्यो प्रसङ्ग नभए पनि हामीले एउटा विषय जातीयतामाथि हामी जहिले पनि पीडित छौँ जातीयताको विषयमा जहिले पनि हाम्रो समाजमा दुःख छ समस्या छ र यो विषयलाई सम्बोधन गर्छ प्रवासी दीपक परियारको यो लेखनीले वर्षौंदेखि पर बसेको चिसो अनुभव छ सायद आज त कसैले कसैलाई छुन नहुने दिन पनि आयो हो साउनी तपाईँकै पसल चिया पिएर गिलास धुने म मात्र थिएँ अब त सबैले धुन पर्ने भयो दुःख लाग्छ मैले भोगेको पीडा कसैले भोग्न नपरोस् भन्ने म आज यो सब देख्दा मन पोल्छ मेरो यस्तै के के फलाग्दै हातमा नाम्लो बोकेर हिँडे साने दाई म चुपचाप हेरिरहेको थिएँ यो दृश्य मनमा शब्दले केही बुने झैँ माने अनि उतारे कनिकुथी सानेका भावनाहरू यसरी किन अभ्यास गराइँदैछ सामाजिक दूरी बारे किन अभ्यास गराइँदैछ सामाजिक दूरी बारे म दलित औँ साहेब नसिकाउनु छु बारे आफ्नै पाखुरा पिटेर धार लगाउँछु जिन्दगीमा आफ्नै पाखुरा पिटेर धार लगाउँछु जिन्दगीमा मेरै आरन आई गर्छ बयान छोरी र खुकुरी बारे म दलित हुँ साहेब नसिकाउनु यो मजबुरी बारे मगजको मैदानमा पर्खाल लगाई बाँच्नेहरूबाट मगजको मैदानमा पर्खाल लगाई बाँच्नेहरूबाट धिक्कारछु सुन्दा कथा एकताबारे बारे म दलित हुँ साहेब नसिकाउनु यो मजबुरी बारे भीरमा झुण्ड्याएर माथिबाट हात देखाउँछ साथी भीरमा झुण्ड्याएर माथिबाट हात देखाउँछ साथी सोच्दै सोच्दैन हात होइन डोरी हो जरुरी बारे म दलित हुँ साहेब नसिकाउनु यो मजबुरी बारे भोक्कै मर्ने भनेकै गरीब रहेछ साहेब बुझ्नुहोला भोक्कै मर्ने भनेकै गरीब रहेछ साहेब बुझ्नुहोला धनीलाई पो फुर्सद हुन्न सोच्दै मार्सी मन्सुरीबारे किन अभ्यास गराइँदैछ सामाजिक दूरीबारे म दलित हो साहेब नसिकाउनु यो मजबुरीबारे सन्धिखर्क नगरपालिका बाह्र अर्घाखाँचीका प्रवासी दीपक परियारको यो गजल र भावनालाई मैले प्रस्तुत गरेँ आजको बुलबुलमा तपाईँले फेसबुक पेजमा मैले लेखेको स्ट्याटसमा गर्नुभएको कमेन्टमा जुन रात्रि गन्थन शैलीको भावना र गजल लेखेर पठाउनु भएको छ तिनैलाई मैले प्रस्तुत गरिरहेको छु र यति बेला वसन्त क्षितिजले सिन्धुपाल्चोकबाट पठाउनु भएको एउटा भावना छ म प्रस्तुत गर्दैछु झरी परेको बेलामा छाता र एक्लै भएको बेला नाता चाहिन्छ भनेर बुझ्ने मान्छे नै आफ्नो हो सुन्ने र सुनाउने मान्छे त लाखौँ पाइन्छ अर्ती र उपदेश दिने मान्छे त हजारौं भेटिन्छन् तर अभावमा आँस दिने भोकमा गाँस दिने भौतारिँदा बास दिने र समस्याले घाँटी थिच्दा सास दिने मान्छे पाउनु मुस्किल छ अन्त्य उही आर्यघाट चिता र एक अङ्गालो दाउरा नै काफी छ यो शरीर खरानी बन्न तर बाँचुन्जेल कोही होस् आफ्नो होस् मायालु होस् बाटो बिराउँदा गाली गरोस् पीडामा छातीमा टाँसुन् जोकमा मजाले आँसुन् आँसु झर्दा म छु भनोस् पहाड झैँ अटल होस् हिमाल झैँ चिसो होस् तराई चाहिँ उर्वर होस् नदी चाहिँ निरन्तर हिँडाइ नै प्रेम हो जमेको पानीमा मिठास हुन्न शङ्कामा प्रेम र विश्वास हुन्न मृत जीवमा सास हुन्न अनि बन्जर बगर खास हुन्न प्रेम प्राप्ति मात्र होइन गुमाउँदा पनि कोही खुसी हुन्छ भने त्यो पनि प्रेम हो फराकिलो आकाशमा प्रकाश कम दिँदा पनि ताराहरूको जुनको र घामको महत्व छुट्टा छुट्टै छ ऐनामा आफ्नै रूप हेर्नुहोस् कहिल्यै उसले अरू देखाउँदैन जे हो त्यही देखाउँछ लाग्छ आँसु झर्न लाग्दा मुस्कानले छेकिदिने हात अनि खुसी हुँदा मुस्कुराउने साथ पाउन मुस्किल छ तर कतै भेटिएमा जीवनभर उसैलाई माया गर्नुपर्छ यही मेरो मान्यता हो करोडौं ढुङ्गा मध्ये कोही कोही मात्रै मूर्ति बन्छन् कोही कोही मात्र हिरा बन्छन् वसन्त क्षितिजको रात्रिगन्थन शैलीको यो सामग्रीको वाचनपछि म अब एउटा गजल वाचन गर्छु र त्यसपछि साङ्गीतिक गजल प्रस्तुत गर्छु गजल विराटनगरबाट नवीना रेग्मीले पठाउनु भएको छ ठूला भए पनि काम गर्दै गर्दैनन् के गर्नु ठूला भए पनि काम गर्दै गर्दैनन् के गर्नु दुःख लगाउँदा सन्तानले वचन के गर्नु जन्मदै आमा गुमाउनुको पीडा बेग्लै छ जन्मदै आमा गुमाउनुको पीडा बेग्लै छ भन्नेले आमा खायोसम्म भन्छन् के गर्नु दुख्छ लगाउँदा सन्तानले वचन के गर्नु माया हुँदैन भने विश्वास हुँदैन भने यहाँ माया हुँदैन भने विश्वास हुँदैन भने त्यहाँ कामै गर्नलाई त वैवाहिक बन्धन के गर्नु दुख्छ लगाउँदा सन्तानले वचन के गर्नु जागिर नभएपछि र आवश्यकता बढेपछि जागिर नभएपछि र आवश्यकता बढेपछि घरमा पैसाकै लागि नगरे गनगन के गर्नु दुख्छ लगाउँदा सन्तानले वचन के गर्नु लागू हुँदैन सधैँ एउटै कुरा सुनिरहनुपर्छ लागू हुँदैन सधैँ एउटै कुरा सुनिरहनुपर्छ जाबो सुनाएर मात्र यस्ता प्रवचन के गर्नु ठूला भए पनि काम गर्दै गर्दैनन् के गर्नु दुख छ लगाउँदा सन्तानले वचन के गर्नु विराटनगरकी नबिना रेग्मीको यो गजल वाचन गरेपछि अब मैले अर्को एउटा साङ्गीतिक गजल राख्छु सन्तोष श्रेष्ठको संगीतमा वेदनाको भेल पोखी मनोज राज र सुजाता वर्मको स्वरमा छ केशव शर्माको शब्द वेदनाको भेल पोखी सँगै रोन सकिएन तर तिम्रै भन्थे तर आफ्नै हुन सकिएन आफ्नै हुन सकिएन वेदनाको बेल पोखी सँगै रुन सकिएन 点点那那那。 चाह पनि यति बिघ्न भ्रम रहेछ தங்கிடும் देखने देख्ने चाहनाले मेरो बुलबुल एउटा इरानी चरा बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल आँखाले हेरिरहन्छन् मनले सोचिरहन्छ अनि पिर पर्छ आँखाले हेरिरहन्छन् मनले सोचिरहन्छ अनि पिर पर्छ तातो बालुवामा बसेर कल्पिन्छु मेरो देश कतातिर पर्छ विदाईमा आँसु थाम्नै सकिनन् भक्कानीन प्यारी बाटो नछेका आँसुले प्रिय परदेशी हुँ जान आखिर पर्छ तातो बालुवामा बसेर कल्पिन्छु मेरो देश कतातिर पर्छ यो छातीमा एउटा तिम्रो अर्को आमाको अनि यो देशको यो छातीमा एउटा तिम्रो अर्को आमाको अनि यो देशको हेर्नको लागि याद आउँदा लैजान यी सबै तस्बिर पर्छ तातो बालुवामा बसेर कल्पिन्छु मेरो देश कतातिर पर्छ विदेशमा फोटा त हाँसेका मात्र खिच्नुपर्छ हजुरका लागि विदेशमा फोटा त हाँसेका मात्र खिच्नुपर्छ हजुरका लागि आमा पर्न त तातो घाम अति चिसोमा मेरो जागिर पर्छ तातो बालुवामा बसेर कल्पिन्छु मेरो देश कतातिर पर्छ भाग्यमा लेखेको जसरी भए पनि छोड्छ भन्छन् सबै भाग्यमा लेखेको जसरी पनि भएर छोड्छ भन्छन् सबै हन्डर ठक्कर खाँदै सबैको सामु निहुराउन यो शिर पर्छ आँखाले हेरिरहन्छन् मनले सोचिरहन्छ अनि पिर पर्छ तातो बालुवामा बसेर कल्पिन्छु मेरो देश कतातिर पर्छ देवेन्द्र गैरे कैदीको गजल थियो यो यसलाई मैले वाचन गरेर सुनाएँ र अब फेरि रात्रि गन्थन शैलीका सामग्रीहरूको प्रस्तुति छ प्रमोद लम्साल अर्जुन चौपारी गाउँपालिका एक च्याङजा घर भए अहिले दक्षिण कोरिया बस्नुहुन्छ उहाँले सम्म दुई हजार सतहत्तर साल जेठ बाह्र गते बिहानी पख छ बजेर चौबिस मिनटमा लेखिएको भनेर लेख्नुभएको छ सम्म दुई हजार उनासाठी ताकाको कुरा मेरो उमेर दस वर्षको थियो ड्याडी भारतको पानीपथ स्थित एउटा हेचरीमा काम गर्नुहुन्थ्यो हामी सपरिवार ड्याडी मम्मी म र भाइ उतैसँगै थियौँ शिक्षाको महत्त्व बाबाआमालाई राम्रोसँग ज्ञान भएकै कारण भारतमा पनि पढ्ने मौका मिल्यो मलाई डेराबाट तीस मिनट पैदल दूरीमा पर्थ्यो हाम्रो विद्यालय सधैँ बिहान गाइने भारतीय राष्ट्रिय गानमा जतिपटक भारतको नाम आउँथ्यो भारत काटेर मैले नेपाल गाएको त्यो मिठो क्षणको याद हरेक पटक नेपालको राष्ट्रिय गान गुन्जिँदा मलाई त्यो बेला बालापनको अबोध राष्ट्रप्रेमको भावले भावुक र गौरवान्वित तुल्याउँछ अहिले भलै म दक्षिण कोरियाको एउटा सानो गाउँमा मजदुरी गरिरहेको छु तर मेरो मनले सदा सर्वदा मेरो मातृभूमिलाई एकमुठी सास जेल माया गरिरहनेछ आमा सादर प्रणाम ढोक छ मेरो प्रमोद लम्सालले दक्षिण कोरियाबाट पठाउनु भएको सामग्री यो अब भारतीय न्यौपाने दाहालले काठमाडौँबाट पठाउनु भएको सामग्री छ आह्वान शीर्षकमा मानचित्रमा सलबलाएका कैयौं रेखाहरू अन्धकारका काला पर्दासँगै बिस्तारै बिस्तारै हस्ताक्षरमा धमिलिरहे अनि भिडिरहे अस्तित्व बचाउन माटोको राहदानी हराएर विदेशी भूमिमा अलपत्रिएको नागरिक चाहिँ रेखाहरू सहयोगको अपेक्षामा धाइरहे दूतावास कहिले अनुरोध र कहिले जुलुस बोकेर चिच्चाइरह्यो इतिहास कालान्तरदेखि युद्धरत पुर्खाहरूका आवाज बोकेर सीमामा उभिएका सिपाहीका बन्दुक चाहिँ त्यसैले त आज निस्वार्थ हत्केलाहरू सलबलाएर औँलाका कापबाट बिस्तारै कोरेका मानचित्रका रेखाहरू गाढा र चम्किला बन्दै गए प्रकाशको खोजीमा र चहकिला रेखाहरू सल्बलाएर भन्न थाले हामी जीवित छौँ हिमाल हाम्रो उद्धार गर भारतीय नेउपाने दहालको यो सामग्री प्रस्तुत गरे मैले र अब फेरि अर्को एउटा साङ्गीतिक गजलतिर लैजान्छु आजको बुलबुलको तेस्रो साङ्गीतिक गजल तपाईँले नेपाली गजललाई धेरै मन पराउन थाल्नु भएको छ र मलाई पनि धेरै नै मनपर्ने एउटा गजल राख्दैछु म अब कृष्णरी बरालको शब्द गैरे सुरेशको सङ्गीत र निशा देसारको स्वरमा सक्दिनँ म तिमी बिना उज्यालो सकिएर जान्छ रात भएर उज्यालो सकिएर जान्छ रात भएर फेरि सिङ्गो रात सकिन्छ प्रभात भएर उही घर बगाउन मात्र आयो पानी उही घर बगाउन मात्र आयो पानी आगो निभाउन आएन बर्सात भएर फेरि सिङ्गो रात सकिन्छ प्रभात भएर एउटै देखिँदैन आफ्नो मुहारमा के गर्नु इन्द्रेणीको साथ भएर फेरि सिङ्गो रात सकिन्छ प्रभात भएर चिहानमै मिल्नुपर्छ धनीहरू पनि चिहानमै मिल्नुपर्छ धनीहरू पनि मृत्यु किन्न सकिन्न औकात भएर फेरि सिङ्गो रात सकिन्छ प्रभात भएर दुःखको बेला एउटै काम आएन दुःखका बेला एउटै काम आएन के गर्व गर्छौ दुईवटा हात भएर उज्यालो सकिएर जान्छ रात भएर फेरि सिङ्गो रात सकिन्छ प्रभात भएर थाक्रे गाउँपालिका एक धादिङका प्रदीप रिजालको गजल वाचन गरेँ मैले र आजको बुलबुलमा तपाईँले फेसबुक पेजको स्ट्याटसमा लेख्नुभएका कमेन्टहरूका रात्रिगन्थन शैलीका भावनाहरू मैले आज बुधबार दिउँसो एक बजेसम्म प्राप्त भएका भावनालाई समेट्छु भनेर हिजो राखेको स्ट्याटस थियो र बढीमा पाँचवटा समेट्छु भनेको थिएँ तैपनि सम्भव भएसम्म अलिक बढी नै समेटेको छु र मैले राम्रा गजलहरूलाई छानेको छु तपाईँले इनबक्समा बुलबुल साहित्य एट जिमेल डट कममा पठाउनुभएका गजलहरू पनि म क्रमशः वाचन गर्दै जान्छु पालो अनुसार आफ्नो पालो आउँछ कृपया प्रतीक्षा गर्नुहोला र यो लकडाउनको बेला समय बिताउन सहज होस् र सृजनाहरूलाई बढीभन्दा बढी ठाउँ मिलोस भन्नका लागि फेसबुकमै राखिएको स्ट्याटसमा तत्कालै आएका ताजा रचनाहरूलाई मैले लिने गरेको छु मसँग अब एउटा यस्तो खालको रात्रिगन्थन शैलीमा लेखेर पठाउनु भएको छ जसले बुलबुल लगभग चौध पन्ध्र वर्षदेखि निरन्तर सुन्दै आउनुभएको थियो र बीचमा समयाभावका कारणले आफ्नो कार्यव्यस्तताको कारणले सुन्न पाउनुभएको थिएन अचेल फेरि लकडाउनमा सुन्न थालेको छु र लेख्न मन छ भनेर उहाँले लेखेर पठाउनु भएको छ रात्रिगन्थन शैलीको एउटा लेखनी जसले बुलबुलमा धेरै पहिला पत्रहरू पनि लेख्नुभयो र निरन्तर बुलबुलको शुभेच्छा राख्नुहुन्छ उहाँले आफ्नो नाम समृद्धि सायद बताउनुहुन्छ कोटेश्वर काठमाडौँबाट लेखेर पठाउनु भएको छ र मैले मसँग उहाँको चिनाजानी पनि भइसकेपछि मैले चाणक्यलाई मन पराउने भनेर उहाँसँग कुनै सन्दर्भमा कुरा गरेको थिएँ र उहाँले पाटलिपुत्र भनेर सम्बोधन गर्नुभएको छ लेख्नुहुन्छ यसरी मर्नु मन कसलाई लाग्छ र पाटलीपुत्र लकडाउन भएको आजले दुई महिना भइसक्दा पनि मान्छे आफूलाई जीवित राख्न भरमकदूर प्रयासमा छ मेरो जीवन आठ आने घरमा आफैमा बन्दी छ एक टुक्रा आकाश र शून्य सडक छ हेर्नलाई कि हातमा रहेको मोबाइल नै मेरो संसार बनेको छ मन जसको तस्विर हेरेर बाँच्न अभिलाषा राख्छ उसैको फेसबुक प्रोफाइल पिक कोरोनाको डल्लो जस्तो झुस्स झुस्स दारी राखेको अनुहारको छ के हेरेर बाँच्ने जिजिबिसा केका लागि तपाईँले भने जस्तो कोरोनाको रातो डल्लो आँखा अगाडि जताततै यस जेठ महिनामा आउने मच्छर जस्तो टुँ टुँ गरेर तर्साउन आउँछ यस कोरोनाका कहरबाट आफूलाई त बाँचुला तर आफ्नाहरूलाई बचाउने कसरी आफू त बचुला तर आफ्नाहरू बिना बाँच्ने कसरी डर संक्रमितहरू जस्तै ऱ्यापिडली बढ्या बढै छ कोरोनाले आतंक छाउन अघि काम काम अनि काम बाहेक केही थिएन जीवनमा सोच्थे आराम पाए यो ज्यान कस्तो हुँदो आजले दुई महिना ठ्याक्कै नाग्यो आराम गरेको पनि उसो त धेर आराम पनि अगाइँदो रहेछ खाएको अन्न पनि नपच्ने भएको छ काम नभएर लकडाउन पछिको पहिलो हप्ता खाने सुत्ने बाहेक कामै भएन क्रमशः सिनेमा युट्युब सङ्गीत किताब सामाजिक सञ्जाल करेसाबारी फुलबारी सबै अगाउँदै गइयो अगाइएन त फेरि पनि उही बाँच्ने अभिलाषा म राजनीतिशास्त्र स्नातकोत्तरको अन्तिम वर्षको विद्यार्थी चैत्र नौ गतेबाट परीक्षा थियो त्यो नि स्थगित भयो देशको राजनीतिक उतार चढावले दिन कटाउने दिमागलाई चलाइराख्ने मेसो दिएको छ अल्झने कायदा कालापानी लिपुलेक लिम्पुवा धाराको सीमा विवाद हुँदै नेपाली अभिनेत्री मनिषा कोइरालाको ट्वीट भारतीय टेलिभिजन पत्रकार अर्णव गोस्वामी सांसद डाक्टर मिनेन्द्र रिजालको अंग्रेजीमा अन्तर्वार्ता अनि उनको अडान वर्षा राउतको विवादास्पदसम्म आइपुग्दा सानोमा हामीले खेल्ने खेल काने काने पिच्चा जस्तो मात्रै आज मात्रै फेरि अर्को स्क्यान्डल राजाको फोटो अङ्कित नोट बैङ्कहरूले जारी नगर्ने भनेर आयो हामी जस्ता मध्यमवर्गीयहरू जसलाई कमाउँदै जीवन धान्नुपर्नेहरूलाई नोट त महिनाको अन्तमा मात्र देख्न पाइन्छ लाग्छ देशलाई कोरोना संक्रमणभन्दा भारतीय जनता पार्टीको संक्रमण बढी लागेको छ आरूबारीदेखि जावलाखेल भनिमण्डलसम्मको यात्रामा अनगिन्ती गन्थनकार गजलकारहरूको उदय भयो मलाई पुनः फर्कन लगभग डेढ दशक लाग्यो सायद लकडाउन नहुँदो हो त त्यो पनि सम्भव हुने थिएन समकालीन श्रोता साथीहरू सम्झन्छु अनौठो विचार आउँछ मरिहाले भने नयाँ संसारमा नचिना जान न साथीभाइ कसरी बाँच्ने होला कोटेश्वरबाट समृद्धि सायदले पठाउनु भएको यो रात्रिगन्थन शैलीको भावनाले तपाईँलाई के गर्यो मलाई चाहिँ भावनात्मक बनाएको छ भावुक बनाएको छ र यति बेला मैले भावुकतामै मागेको राज सिगदेलसँग मैले हिजो बेलुकी आजको बुलबुलको लागि तपाईँको एउटा तपाईँलाई मनपर्ने राम्रो गजल दिनुहोस् त भनेर मागेको थिएँ उहाँले इमेल गरिदिनु भएको थियो त्यही गजल बुलबुलमा पहिलोचोटि बजाउँदैछु चण्डीप्रसाद काफ्लेको सङ्गीत विनोद परिवर्तितको शब्द र राज सिगदेलको स्वरमा समय गगन चिरिन्छ धजा सुमधुर नेपाली साङ्गीतिक गजलहरू र तपाईँले पठाउनुभएका रात्रिकन्थन शैलीका भावना र गजलहरूको वाचन सँगसँगै आजको रात्रि प्रस्तुति बुलबुलबाट अब उत्पादन स्वर्गीय दिनेश निरोला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल पनि विदा हुँदैछौँ अच्युत घिमिरे बुलबुल फेसबुक पेजमा अर्को साता फेरि मंगलबार तपाईँलाई म स्ट्याटस राख्नेछु र त्यसमा राखिएका कमेन्टहरूलाई सँगालेर अर्को बुधबार योभन्दा अझ राम्रो बुलबुल बनाउने कोसिसका साथ आउनेछु जाँदा जाँदै राजेश तुफानको गजल वाचन गर्दै शुभरात्रि भन्छौँ तँ सूर्य होस् सक्दैनस् रातमा आउन तँ सूर्य होस् सक्दैनस् रातमा आउन दियो हुनुपर्छ मेरो औकातमा आउन तँलाई भेट्न तेरो महलमा धाउनु पर्ला तँलाई भेट्न तेरो महलमा धाउनु पर्ला तेरो आँट छैन मेरो फुटपाथमा आउन दियो हुनुपर्छ मेरो औकातमा आउन धनको तेरो दम्ब माटो हो मेरा लागि धनको तेरो दम्ब माटो हो मेरा लागि आजै झुक्नु सिक्नु मेरो जमातमा आउन दियो हुनुपर्छ मेरो औकातमा आउन कालोलाई कालो भन्छु सेतोलाई सेतो कालोलाई कालो भन्छु सेतोलाई सेतो अब छाडे मैले तेरो सौगातमा आउन दियो हुनुपर्छ मेरो औकातमा आउन त होला सुन चाँदी हेर हिरा मोती त होला सुन चाँदी हेर हिरा मोती म माटो हुँ सक्छु सबका हातमा आउन त सूर्य होस् सक्दैनस् रातमा आउन दियो हुनुपर्छ मेरो औकातमा आउन बुलबुल एउटा इरानी चरा बुलबुल